परम्परा समेत रहेको छ क्वाटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक मान्यता समेत रहिआएको छ नेपालको तराई क्षेत्रमा भने रक्षाबन्धन पर्व दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ धान रोपाई सकिएर मल राख्ने समयमा चितवनमा युरिया मलको अभाव देखिएको छ अहिले कृषि सामग्री वितरण केन्द्र भरतपुरमा आवश्यक मात्रामा युरिया मल नरहेको र अहिले समस्या आउन थालेको केन्द्रका प्रमुख रविन्द्र गौतमले बताउनुभयो गौतमका अनुसार अहिलेको समयमा चितवनमा दुई हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यकता रहेको बताउनुभयो अहिले चितवनमा आवश्यक मात्रामा पोटास र डीएपी भने रहेको उहाँले बताउनुभयो कृषकहरूले धान रोपाई सकेपछि मलखातको आवश्यक पर्ने भएकाले अब मलको अभाव हुन नदिनका लागि केन्द्रले थप मलखातको व्यवस्था गर्न लागेको छ अघिल्ला वर्षमा जस्तो कृषकहरूमा मलको अभाव नपरोस् भन्दै अहिले केन्द्रले मल बिक्री वितरणका लागि साल ट्रेनिङ मार्फत पनि मल बिक्री वितरण गर्न थालेको छ चितवन जिल्लाको लागि आवश्यक मलखातको व्यवस्था गर्नका लागि सरकारले ट्रेनिङ तयार गरेको कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिनुभयो पूर्वी चितवनमा लगाइएको धान खेतीमा गभारो रोगको संक्रमण बढ्न थालेको छ जसका कारण कृषकहरू चिन्तित बन्न थालेका छन् दुई बाली दुई बाली धान खेती गर्ने स्थानमा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले सुनाएको छ कार्यालयका अनुसार अहिले पूर्वी चितवनको रत्नगरको खैरेनी कोठार लगायतका क्षेत्रमा लगाइएको धानमा गवारो रोगको संक्रमण भेटिएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिसानेले बताउनुभयो कृषकहरूले बाली लगाउने क्रममा माटोलाई आवश्यक मात्रामा समय दिन नसक्दा यस्तो भएको उहाँले बताउनुभयो गवारो रोगको संक्रमण रोक्नका लागि कृषि चिकित्सकहरूले प्राविधिकहरूको सहयोगमा काटाब हाइड्रोक्लोराइडको प्रयोग गर्नुपर्ने प्राविधिक सहायक लामसानेले बताउनुभयो अहिलेको समयमा नै कृषकहरू आत्तिहाल्नु नपर्ने भन्दै उहाँले कलिलो बिउ रोपेको र दुई खेती धान लगाइएको क्षेत्रमा गोवारो रोगको समस्या भेटिएको बताउनुभयो आदिवासी जनजाति समुदायले अर्थपूर्ण सहभागिताको विषयमा ओकालत गर्दा एकल जातीय पहिचानको आरोप लगाएको गुनासो गरेका छन् समावेशिता र समानताको विषयमा आदिवासीले विगत लामो समयदेखि आवाज उठाएको भए पनि त्यसलाई विषयान्तर गरिएको उनीहरूको आरोप छ भरतपुर नगर तमाङ समाज भरतपुरको आयोजना तथा तमाङ संसार समूह चितवनको सहकारीमा मंगलबारदेखि शुरू भएको उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन् कार्यक्रममा बोल्दै तमाङ संसार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जगत दोङ तामाङले उत्पीड़ित जाति आदिवासी जनजातिको सवालमा छित्री बाहुन समुदायले पनि ओकालत नगर्दाको अवस्थासम्म सामाजिक विकास सम्भव नभएको बताउनुभयो आदिवासी जनजातिको वास्तविक समस्यालाई बंगाएर गलत सन्देश प्रचार गरेको भन्दै उहाँले यस्तो क्रियाकलाप रोक्नु आवश्यक रहेको बताउनुभयो कार्यक्रममा बोल्दै वरिष्ठ समाजसेवी आशबहादुर तामाङले सम्पूर्ण आदिवासी जनजातिको राजनीतिक सामाजिक र आर्थिक अधिकारको स्थापना नहुन्जेलसम्म सामाजिक परिवर्तन असम्भव रहेको औलाउनुभयो वायुसेना तमाङ समुदायका युवाहरूको सहभागिता रहेको तालिमा तमाङ संसार समूहका केन्द्रीय सदस्य मोहनचन्द्र रुम्बा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल अधिवक्ता बहादुर बोहराले प्रशिक्षण दिनुभएको थियो कार्यक्रममा भरतपुर नगर तमाङ समुदायका अध्यक्ष गंगालाल तमाङको अध्यक्षतामा सम्पन्न भएको हो हप्ताको पहिलो दिन सुन चाँदीको भाव केही घटेको छ शुक्रबार तुलमा पचपन्न हजार तीन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 पचास एकसठी सात सय त्रिचालिस नियम पालना मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि बिहानैदेखि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवासको आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ त्यसैले जनै पूर्णिमा तथा रक्षाबन्धनको के छ त महत्व भनी आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज परम्परादेखि चलिआएको कुरो होइन दुःख सुख अकाल नपरियोस् भनेर हातमा ताओ बानिन्छ त्यो ताओ बानेपछि भूत प्रेतले पनि छोड्छ भन्ने भनाइ छ कि त्यसमा क्वाटी पकाएर खाइन्छ ज्वाइँ चेला आउँछन् भान्जा भन्जी आउँछन् अब तिनलाई सक जोगीको टालो दान दक्षिणा गरिन्छ यो रक्षाले चाहिँ यो पछि गएर चाहिँ तिहारमा चाहिँ गाईको पुछारो बानिदिनु पर्छ ज्वाइँ चेलालाई पनि त्यही हो जननी फेरिदिनु पर्छ नयाँ अनि कहिले त टोपी पनि लगाइदिन्छन् ज्वाइँहरूलाई कपडा ड्रेस पनि दिन्छ कोही कोही चलन चलन मोटामोटी यो जनै भनेको यो बर्खाभरि यो वर्ष चाहिँ हामी बाँचियो भन्ने हिसाबमा साउन साउने सङ्क्रान्ति पछाडि पछाडिको समयमा चाहिँ जुन रक्षाबन्धन आउँछ त्यसमा रक्षा बाँधिन्छ धागो बाँधिन्छ बाजी भन्ने अर्थमा जनैपूर्णिमा मनाइन्छ जनै पूर्णिमा भनेको हामीहरूको हिन्दूहरूको पवित्र डोरो जनै भनेर लगाइन्छ ताउ पवित्र भनेर तागो भन्छ एक वर्षको लागि बन्देजको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 भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा